नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू समाज जापानद्वारा भट्टजनलाई पाँच लाख सहयोग रामसे ढुङ्गा पर्यटन विकास समितिको पौष पन्ध्र गते विशेष कार्यक्रम स्थगित तीन पालिका जोड्ने सडक मर्मतमा गलकुटको प्राथमिकता गण्डकी प्रदेशमा पुष पन्ध्र अर्थात् भोलि सार्वजनिक विदा र माध्यमिक विद्यालय तहका विद्यार्थीले आधारभूत कम्प्युटर दिँदै बरिङ गाउँ कम्प्युटर शिक्षा दिँदै बरिङ गाउँपालिका बागलुङमा कडकनाथ सहितका लोभलाग्दो चरा फर्म दाइ दाइ दुली त दुदा मलाई भए ओ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 नागरिकको उपचारको लागि सहयोग गर्नु समाजको लक्ष्य रहेको बताउनुभयो उहाँले भट्टसानको स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा समेत सक्दो सहयोग गर्ने गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो त्यस्तै गलकुट नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष नारायण ध्वज मल्लले गलकुट समाज जापान गलकुटको समृद्धिको साझेदार संस्था रहेको बताउनुभयो उहाँले गलकुटको विकास र समृद्धिको लागि आफ्नो मेहनतको केही अंश आफ्नो जन्मभूमि गलकुटमा सहयोग गरेको बताउँदै सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो त्यस्तै मल्लले गलकुट समाज जापानले सहयोग रकम सङ्कलन गरी पठाउने अभियान सञ्चालन गर्नु आफैमा महत्त्वपूर्ण रहेको बताउँदै सहयोगी तथा अभियानका नेतृत्वकर्ताले आभार समेत व्यक्त गर्नुभयो कार्यक्रममा सामुदायिक रेडियो गलकुत एफएम एक सय दुई थोप्लो चार मेगर्सका स्टेशन प्रमुख घनश्याम गौतमले गलकुतको समृद्धिको लागि वैदेशिक रोजगारीमा रहेका नागरिक स्वस्थ स्वास्थ्य स्वस्थ हुनुपर्ने र पेसा व्यवसाय फस्ताउनु पर्नेमा जोड दिनुभयो गौतमले वैदेशिक रोजगारीमा रहेका नागरिकको आमदानीको केही अंश गलकुटमा लगानी गर्दा समृद्धिका सम्भावनाहरू उजागर गर्दै सुस्वास्थ्यको समेत कामना गर्नुभयो उहाँले भत्तसनको स्वास्थ्य उपचारका निम्ति सङ्कलित रकम सही सदुपयोग गर्न आग्रह समेत गर्नुभयो कार्यक्रममा गलकुट समाज गलकुटका अध्यक्ष हर्कबहादुर पाण्डेले आजसम्म समाजले करिब तीन करोडभन्दा बढी रकम गलकोटको विकास निर्माण तथा समाज सेवामा खर्च गरेको बताउनुभयो भट्टसनको उपचारको लागि रोजगारीको सिलसिलामा जापानमा रहेका गलकुटवासी एक सय तेत्तिसजनाले सहयोग गरेको गलकुट समाज जापान क्षेत्रीय कार्य समिति कान्टोका उपाध्यक्ष हिमाल कडेलले जानकारी दिनुभयो कार्यक्रम गलकुट समाज गलकोटका अध्यक्ष हर्कबहादुर पाण्डेको अध्यक्षता गलकुट नगर कार्यपालिका सदस्य कमला ढकालको स्वागत तथा गलकुट समाज गलकुटका सचिव पूर्णबहादुर जोखालको सञ्चालनमा सम्पन्न भएको थियो रामसी ढुङ्गा पर्यटन विकास समितिको पौष पन्ध्र विशेष कार्यक्रम स्थगित गरिएको छ रामजी ढुङ्गा पर्यटन विकास समिति गलकोट नगरपालिका वार्ड नम्बर सातले प्रत्येक वर्ष पौष पन्ध्र गते विशेष अवसर पारी रामजी ढुङ्गामा वनभोजसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिए पनि यस वर्ष कोरोना भाइरस कोभिड उन्नाइसका कारण कार्यक्रम स्थगित गरिएको रामजी ढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो थापाका अनुसार यस वर्ष कुनै पनि कार्यक्रम नगरिने भएको हो पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै आएको रामजी ढुङ्गामा कलकुटका विभिन्न ठाउँबाट वनभोजका लागि विभिन्न व्यक्तिहरू त्यहाँ पुग्ने गरेका छन् यस वर्ष भने कोरोनाका कारण पौष महिना लागे पनि रामचे ढुङ्गा सुनसान बनेको जनहित कला केन्द्रका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिनुभयो गलकुट नगरपालिका कोडा नम्बर सात मल्मोबाट पाण्डवखानी हुँदै बडीघाट गाउँपालिकाको रणसिंह किर्टेनी जोड्ने सडक छ हिउँदमा चल्ने यो सडक वर्षा मा सँगै समस्याग्रस्त हुन्छ ठाउँ ठाउँमा सडक मर्मत गर्नुपर्ने अवस्थाको अवस्था भएको छ कठिन सडकमा चल्ने सवारीमा यात्रुहरूले कष्टपूर्ण यात्रा गर्छन् गलकुट नगरपालिकाबाट बढीघाट हुँदै नौरपाता नगरपालिका पुग्ने यो सडकमा हरेक वर्ष लाखौँ बजेट विनियोजन हुन्छ तर काम वस्तै छ समयमा कार्यान्वयन नहुने बजेट फ्रिज हुने समस्या भोग्दै आएको यो सडकलाई गलकुट नगरपालिकाले चालु आर्थिक वर्षमा भने प्राथमिकताको साथ मर्मत गर्ने भएको छ प्रदेशको बजेट फ्रिज पर्छ प्रिन्स भएको खबर आउँछ डुप्लिकेसन नहोस् डुप्लिकेसन नहोस् भनेर हामीले बजेट राखेका छैन थिएनौ नगर प्रमुख भरत शर्मा गैरेले भन्नुभयो यो वर्ष मर्मत गरेर बाह्रै महिना चल्ने बनाउँछ तीन पालिका जोड्ने सडक भएकाले कलकुत नगरले रणनीतिक सडकमा समावेश गरेको छ चालु आर्थिक वर्षमा सडक विभागले उपलब्ध गराउने पन्ध्र लाख रुपियाँ खर्चेर यो सडक मर्मत गर्ने तयारी भएको हो नगर कार्यपालिकाको त्रिचालिसौँ बैठकले प्राथमिकतामा राखेर यो सडकको काम पहिला गर्ने निर्णय गरेको छ गैरेले भन्नुभयो स्थानीयको संस्थाका लागि सड़क प्राथमिकीकरण गरेका हो यो सड़क मर्मत भएपछि गलकुतको उपमलमा पाण्डवखानी बडीघाटको रणसिंह किर्टेनी र ढोरपाटनमाका अधिकांश ओडाले सहज हुनेछ यो आर्थिक वर्षमा मलमदेखि पाण्डवखानीको सिद्धथानसम्मको सड़क स्तरोन्नति हुने नगरपालिकाले जनाएको छ ग्रामीण पर्यटन र स्थानीय उत्पादनको ओहोर दोहोरमा समेत सड़कले सहयोग पुर्याउने गलकुत नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो नगरपालिकाले यो वर्षका समपूरक तथा विशेष अनुदानका कार्यक्रम समेत तदारुकताका साथ सञ्चालनमा ल्याउने निर्णय गरेको छ सङ्घीय समपूरक र विशेष अनुदानको लागि आयोजना तथा कार्यक्रमहरू नगरपालिकाभित्र विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएका योजनाहरू प्राथमिकतामा राखिएको छ सडक स्वास्थ्य चौकी वडा कार्यालय भवन तथा झोलङ्की पुलहरू निर्माणको कामलाई अघि बढाउने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 छ लोसारमा प्रदेशका सबै सरकारी कार्यालय शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू बन्द रहनेछन् गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको दुई हजार साल चैत्र बाइस गतेको निर्णयले तमु लोसार पर्वको अवसरमा प्रदेशमा सुविधा दिने निर्णय गरेको थियो प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त सूचना जारी गरेको हो सो सूचना प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ बरिङ गाउँपालिकाले माध्यमिक विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आधारभूत प्रयोगत्मक कम्प्युटर शिक्षा दिने भएको छ समृद्ध बरिङ सुखी बरिङ पासी भन्ने दीर्घकालीन सोच र आकाङ्क्षा पुरा गर्दै पुरा गर्न भन्दै बरिङले कक्षा एघार र बाह्रमा अध्ययन गर्ने विद्यार्थीले आधारभूत प्रयोगत्मक कम्प्युटर शिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो त्यसको लागि प्रत्येक माध्यमिक विद्यालयले दैनिक एक घन्टा प्रयोगत्मक कम्प्युटर शिक्षा दिनुपर्नेछ कम्प्युटर शिक्षाको लागि बने गाउँपालिकाले एउटा कक्षाको मासिक पाँच हजार रुपियाँको दरले भुक्तानी दिनेछ प्रयोगत्मक कम्प्युटर शिक्षा तिन महिनासम्म सञ्चालन हुने शिक्षा शाखा प्रमुख सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो रकम भुक्तानीको लागि सम्बन्धित विद्यालयले व्यवस्थापन समितिको निर्णय विद्यार्थीको हाजिर प्रमाणित प्रति लिपि विद्यालयको माग फारम सहितको पत्र र कार्यक्रमको प्रतिवेदन बुझाउनु पर्नेछ यस शिक्षाबाट बरेङमा रहेका चारवटा माध्यमिक विद्यालयका तीन सय पैँसठी विद्यार्थीहरू लाभान्वित हुनेछन् कम्प्युटर शिक्षाको लागि बरेङ गाउँपालिकाले एक लाख बिस हजार रुपियाँ रकम विनियोजन गरेको छ चरा प्रजाति पालनबाट पनि लोक लोभलाग्दो कमाई र धेरै मानिसको आकर्षणको केन्द्र बन्छ भन्ने कुरा बागलुङका एक किसानले देखाएका छन् हाइब्रिड र ब्रोइलर कुखुरा पाल्ने र त्यसबाट फाइदा खोज्नेको भिडमा बागलुङ नगरपालिका वार्ड नम्बर तिनका वैकुण्ठ सापकोटाले लोकल कुखुरा सहितका चरा प्रजातिको फर्मले धेरैको मन जितेको हो अर्ग्यानिक खेती गर्न खोज्नेहरू जस्तै सापकोटाको फार्ममा पनि धेरै फरक प्रजातिका चराहरू छन् ती सबै अर्ग्यानिक प्रकारकै छन् लोकल उपभोक्ताको मन जित्नका लागि सापकोटाले केही वर्षदेखि यो नौलो काम थालेका हुन् उहाँको यो कामबाट अर्ग्यानिक स्वाद खोज्ने उपभोक्ताको माग पूरा भएको छ उहाँको कमाई पनि बढेको छ सापकोटाले केही वर्षदेखि थालेको लोकल कुखुराको उत्पादन बढाउँदै चरा प्रजाति समेत थपेर आफ्नो फर्मलाई धेरैको आकर्षणको केन्द्र बनाउनु भएको छ सापकोटाले कडकनाथ जङ्गली च कुखुरा लुइचे घाँटी खुइले गुजमुजे उल्टे साकिनी फेन्सी बेन्टम पोलिस सिल्की चरा टर्की चरा जुरेली लगायतका चराहरू पाल्नु भएको छ ती चरामध्ये एक दुई प्रजाति देखाउनका लागि मात्रै हुन् तर सोखिनको रूपमा पाल्नेले ती चराका ला चल्ला पनि हजारौँ मूल्यमा लैजाने गरेका छन् उहाँको फर्ममा लोकल र कडकनाथ कुखुरा खरिद गर्ने र फर्मका अन्य चरा हेर्न पनि मानिस आउन थालेका छन् सापकोटाका मामा जगदीश पौडेलले दशक अघि कम्तीमा बाह्र घन्टा काम गर्न सुझाव दिएपछि उहाँले कुखुरा पालन थाल्नुभयो भएको थियो मामाको भनाइबाट बल्ल मैले काम गर्नुपर्छ भन्ने सिकेँ उहाँले भन्नुभयो आफ्नै फर्ममा काम गर्दा घरमै खरिद गर्नेको भिड लाग्ने गरेको छ सापकोटाले एक पटकमा दुई हजार दुई सय अन्डा कोर कोरलले याचरी मेसिन समेत भित्राएपछि परिवारका चारजना सदस्यले दैनिक बाह्र घन्टा काममै बिताउनु परेको बताउनुभयो सात लाख खर्चेर सापकोटाले ह्याचरी मेसिन ल्याउनु भएको हो मेसिनमा मासिक चार हजार अन्डा कोरल्न सकिन्छ सहित काठेकोला गाउँपालिका र पर्वत देशका विभिन्न ठाउँ गाउँबाट उहाँको मेसिनमा अन्डा कुरल्न आउने गरेका छन् सापकोटाले लोकल कुखुरा सहितका चराहरूको अन्डा कुरलेर मासिक चार हजारवटासम्म बेच्ने गरेको बताउनुभयो लोकल भए प्रतिगोठा एक सय र कडकनाथको चल्ला भए प्रतिगोठा तिन सयसम्म कुरलेको कुरलेको लिने गरेको उहाँले बताउनुभयो सापकोटाले थालेको अर्ग्यानिक उत्पादनबाट कमाइ समेत बढेको बताउनुभयो उहाँको खोरमा झन्डै एक हजार पाँच सय कुखुरा छन् तीमध्ये एक हजार स्थानीय जातका छ छन् भने तिन सय कडकनाथ दुई सय अन्य प्रजातिका कुखुरा छन् ती सबै कुखुराहरू चरन मन पराउ चर्न मन पराउँछन् कडकनाथको बजार मूल्य प्रति केजी दुई हजार पाँच सय रुपियाँ रहेको छ फेन्जी कुखुरा एउटाको दस हजारसम्म पर्छ लोकल प्रजातिका कुखुरा भएकोले सापकोटाले देशको देशका बिस जिल्लासम्म बिक्री गर्न सकेको बताउनुभयो उहाँले लोकल कुखुरा प्रति गोटा दुई हजारदेखि चार हजार रुपियाँसम्म बेच्ने सकेको बताउनुभयो वन कार्यालयको अनुमति लिएर उहाँले कोइली समेत पाल्ने तयारी थाल्नु भएको छ उहाँले वार्षिक दस लाख बढी